केही कान्छी तिमीलाई राखिसकेछु मेरो दुई आँखाको नानीमा आँखाको नानीमा आहा आहा सानी तिमीलाई सजाइसकेछु मेरो मुटुभित्र सानो घरमा सानो घरमा आहा अब फुल एउटा टिपी प्रेम पत्र एउटा लेखे अब फुल एउटा टिपी प्रेम पत्र एउटा लेखे आजै साँझ तिमीलाई भेटे मेरो सारा पेथा पुग्न बाँकी छ मेरो सारा बेथा पुग्न बाँकी छ गर्दै जाउँला झिलिमिली काठमाडौँ सहरमा काठमाडौँ सहरमा आहा आहा किनिदिउला मखमली चोलो फुलबुटे साडी चुरा धागो पोते लाली ओठमा लाली ओठमा हामी स्वयम्भूमा जाउँला बौद्धमा पनि जाउँला हामी दुईको यो मिलनमा दुईटा बत्ती बालौला सुन्दर हामी दुई अनि हाम्रो घर हाम्रो घर आहा आहा महिना वर्ष बितेर जान्छ दुई छोरा छोरी हाम्रो स्वर्गकै एउटा सानो संसार सानो संसार सोच्न सोचिसके सपना सबै देखिसके अब फुल एउटा टिपी प्रेम पत्र एउटा लेखे आजै साँझ तिमीलाई भेटे मेरा सारा कथा भन्न बाँकी छ मेरा सारा कथा भन्न बाँकी छ मेरा सारा पेसा बाँकी छ